मेगाहर्ज र यो कार्यक्रम अर्पण क्विज टाइम ओके नमस्ते नमस्ते नमस्ते सन्जय हुनुहुन्छ खाजा खाइसक्नु पनि भयो होला कोही खाँदै हुनुहुन्छ होला है हटफोन क्विज टाइमको यो एपिसोडमा हामी उपस्थित भइसकेका छौँ कन्ट्रोल रुमबाट मित्र विष्णु अनि तपाईँकी हफ्ने आर्जी म सुभाष प्रोग्राम हर्फन क्विज टाइमको यो एपिसोडमा हामी तपाईँसँग रमाइला रमाइला प्रश्नहरू गर्ने गर्छौँ क्वेसनहरू गर्ने गर्छौँ र तपाईँले त्यस्तै रमाइला क्वेसनहरूको एन्सर दिनुपर्ने हुन्छ अनि विनर बनेर आफूले चाहिँ प्राइज लान पनि सक्नुहुनेछ आजको विनरलाई भने प्राइज वितरण गरेको छ नारिता एजुकेसन कन्सल्टेन्सीले सौराचोकमा रहेको छ तपाईँ यदि जापानिज भाषा पढ्न चाहनुहुन्छ अलिकति भरपर्दो ठाउँ अलिकति राम्रो ठाउँ खोजिरहनु भएको छ भने तपाईँले चाहिँ सम्पर्क गर्नुपर्ने हुन्छ नारिता एजुकेसन कन्सल्टेन्सीलाई सौराचोकमा रहेको छ टिबिएस बाइकसँगै रहेको छ यो जानकारी गराउन चाहन्छु र आजको विनरलाई चाहिँ प्राइजको वितरण गरिराखेको छ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 हामी पनि एकदम ठिकठाक छौँ खाजा खानुभयो मैले खाएँ हजुरले हामीले पनि खाइसक्यौँ अनि दिनहरू कसरी बिताइरहनु भएको छ राजीवले ए आज अब खै कसरी बिताउने ओहो ओहो एक्जाम सकियो है हजुर भनेपछि अब रमाइलो छ हजुर होइन कसरी बिताउने सुरमा हुनुहुन्छ त अब बिताउने रेडियो अर्पण सुनेर है हजुर त्यही त अनि राजीवलाई अर्पण क्विज टाइमको नेम थाहा छ हजुर थाहा छ होइन भनेपछि आज कति नम्बर रोज्नुहुन्छ राजीवले दुई नम्बर त्यसो भए तपाईँको दुई नम्बरमा यस्तो रहेको छ प्रश्न ध्यान दिएर सुन्नु होला है तपाईँको लागि पहिलो प्रश्न राख्दैछु मैले नेपालको दोस्रो ठुलो ताल भनेर कुन ताललाई भनिन्छ राजीवजी कता हराउनु भयो पास नेपालको जस्तो ठुलो तार भनेर फेवा तारलाई भनिन्छ तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नु होला उत्तर दिशाका देवता कसलाई भनिन्छ तपाईँले भन्नुपर्ने हुन्छ देवताको नाम उत्तर दिशाको देवता कसलाई भनिन्छ गणेश के गरौँ तपाईँको एन्सरलाई फाइनल मानौ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई तपाईँको जवाफ बिग्रियो त राजीवजी के गर्ने तपाईँको एन्सर बिग्रियो है उत्तर दिशाका देवता चाहिँ कुबेरलाई भनिन्छ पार्टिसिपेन्टको लागि थ्याङ्क्स आउँदै गर्नुहोला राजीवजी अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्ते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 कहाँबाट भन्नु अलिकति बुझिएन रत्नगर रत्नगर दसबाट के गर्नुहुन्छ सोमले एक्जाम दिएर बस्नु भएको है भनेपछि यो फाल्टु समयमा के गरिरहनु भएको छ सोमले चाहिँ भनेपछि त्यत्तिकै बसिरहनु भएको छ है अर्पण क्विज टाइमको नेम थाहा छ कि नाइ सोमलाई थाहा छ है भनेपछि आज कति नम्बर रोज्नुहुन्छ हामीसँग सात नम्बरसम्म छ चार चार भन्नुभयो है चार नम्बरमा तपाईँको प्रश्न यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला संसारको सबैभन्दा पुरानो सभ्यता कुन हो माया सभ्यता होला के सभ्यता भन्नुभयो मेसोपोटामियाको सभ्यता भन्नुहोस् भन्नुहोस् मेसोपोटामियाको सभ्यता कि मायाको सभ्यता के के जस्तो लाग्छ लाग्छ के गरौँ तपाईँको यो एन्सर हामी फाइनल मानौँ है मेसोपोटामियाको सभ्यतालाई लक गरिदिनु <laughs> ठिक छ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई ला तपाईँको जवाफ बिग्रियो त सोमजी <laughs> तपाईँको लागि हामी दोस्रो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला नेपाली साहित्यमा आधुनिक कवि भनेर कसलाई चिनिन्छ बालकृष्ण सम सोच्नुहोस् है समय छ कि फाइनल गरौँ यसलाई के भनौँ मैले गोपाल प्रसाद रिमाल गोपाल प्रसाद रिमाललाई फाइनल मानौ हुन्छ फाइनल मानिदियो है त के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरले सही जवाफ सोमजी हजुर धन्न धन्न बाहिर गइसक्नु भएको थियो है ठ्याक्कै मिलाउनु भयो तपाईँको लागि हामी दोस्रो राउन्डको पहिलो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नु होला विश्वको सबैभन्दा जाडो हुने देश कुन हो विश्वको सबैभन्दा जाडो हुने देश के भन्नुभयो रुस हजुर सोच्नुहोस् समय छ सोच्नुहोस् अब चिसो त धेरै लक के कुनलाई लक गरिदिउँ भन्नुहोस् त के भन्नुभयो नर्वेलाई के गरौँ डोन गरौँ नर्वेलाई डोन गरौँ है त के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई तपाईँको जवाब बिग्रियो त सोमबहादुरजी तपाईँको एन्सर चाहिँ बिग्रियो है यसको चाहिँ एन्सर रुस हो तपाईँले सुरुमा चाहिँ रुस भन्नुभएको थियो तर के गर्ने तपाईँ आफै कन्फ्युजमा हुनुहुँदो रहेछ है तपाईँको लागि मैले अर्को प्रश्न राख्दैछु ध्यान दिएर सुन्नु होला सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम कुन हो सुदूरपश्चिमाञ्चलको धनगढी हो कि नेपाल हो यस्तो चाहिँ कन्फ्युजै आजको कुइजै बिग्रिसक्यो क्या कन्फ्युज <laughs> भइराखेको छ है ठिक छ सोचेर उत्तर दिनुहोस् दिपाल जस्तो लाग्छ धनगढी जस्तो लाग्छ लाग्न चाहिँ कुनलाई चाहिँ डोन गरौँ हामीले अथवा अरू नै भन्नुहुन्छ दिपालै गरिदिनुहोस् तर दिपाल दिपाललाई हामीले लक गरिदिउँ हुन्छ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाफ सोमजी झट्टारो हान्दाखेरि परिराखेको छ है ठिक छ तपाईँको लागि हामी अन्तिम प्रश्न राख्छौँ ध्यान दिएर सुन्नु होला वैदिक कालमा बाबुआमा पछि कसले गुरुको स्थान ओकट्ने भनेर पाइन्छ के गरौँ तपाईँको एन्सर हामीले सोच्नुहोस् अरू पनि समय छ के भन्नुभयो एन्सर ऋषि ऋषि मुनिहरू के गरौँ तपाईँको एन्सरलाई हामी डोन गरिदिउँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सोमजी ठ्याक्कै मिलाइदिनु भयो है पाँचवटा क्वेसनमा तिनवटा क्वेसन मिलाएर तपाईँको खातामा तिस अङ्क प्राप्त भइसकेको छ अन्तिमसम्म रेडियो सुनेर साथ दिनुहोला तपाईँ पनि विनर लिस्टमा पर्न सक्नुहुनेछ या छैन त्यतिखेरै थाहा हुनेछ अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्ते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 हाम्रो आजको विनरलाई चाहिँ प्राइजको व्यवस्था मिलाएको छ नारीता एजुकेसन कन्सल्टेन्सीले जुन कि तपाईँलाई चाहिँ जापानिज भाषाको लागि भरपर्दो माध्यम पनि रहेको छ सौरा चोकमा रहेको छ टिबिएस बाइक सुरुम सँगसँगै रहेको छ तपाईँलाई जापान जानको लागि जापानिज भाषा ल्याङ्ग्वेज सिक्न मन लागेको छ भने तपाईँ जान सक्नुहुन्छ नारीता एजुकेसन कन्सल्टेन्सीमा यतिखेर भने मलाई इसारा मिलिराखेको छ छोटो व्यापारिक विश्राम लिनुपर्छ भनेर ठिकै छ हामी एकैछिन छोटो व्यापारिक विश्रामतिर लाग्छौँ त्यसपछि फेरि तपाईँका फोनहरू लिनका लागि उपस्थित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 विनरलाई चाहिँ प्राइजको व्यवस्था मिलाएको छ नारिता एजुकेसन कन्सल्टेन्सीले तपाईँलाई भरपर्दो जापानिज भाषा जापानिज ल्याङ्ग्वेज सिक्न मन लागेको छ भने तपाईँ जान सक्नुहुन्छ सम्पर्क गर्नुपर्ने हुन्छ सौराचोक चोक बाइकको सोरुम सँगसँगै रहेको छ र नारिता एजुकेसन कन्सल्टेन्सीले तपाईँलाई चाहिँ तिन महिना जापानिज ल्याङ्ग्वेज प्लस तपाईँलाई चाहिँ प्रोसेसिङको लागि जापान जानको लागि प्रोसेसिङको तिस छ यो जानकारी गराउन चाहन्छु कोही मित्र हुनुहुन्छ क्यारे एकजना साथी उताबाट सङ्केत मिलिराखेको छ म स्वागत गर्छु नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि के भण्डारी भन्नुभयो दिपेश भण्डारी दिपेशजी रुपेश रुपेश है <laughs> रुपेशजी के छ तपाईँको खबर आरामै हुनुहुन्छ है एकदम आरामै छौँ हामी पनि खाना खानु ए खाजा खानुभयो खाइसक्नु भयो है अनि अर्को क्विज टाइमको नेम थाहा छ कि छैन रुपेशलाई थाहा छ है भनेपछि आज कति नम्बर रोज्नुहुन्छ रुपेशले तिन नम्बर रोज्नुहुन्छ है तिन नम्बरमा तपाईँको लागि प्रश्न यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला नेपालमा मात्रै पाइने चराको नाम के हो भ्याकुर के भन्नुभयो काँडे भ्याकुर काँडे भ्याकुर के गरौँ तपाईँको एन्सरलाई हामीले ल गरिदिउँ हजुर के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाफ रूपेशजी सही एन्सर दिइसक्नु भएको छ तपाईँको लागि हामीले दोस्रो प्रश्न राख्छौँ ध्यान दिएर सुन्नुहोला विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो रूपेशी कता हराउनु भयो के भन्नुभयो ताल के गरौँ तपाईँको एन्सरलाई हामीले लक गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई सही जवाफ सही जवाब दिनुभएको छ रूपेशजी तपाईँको लागि हामीले दोस्रो राउन्डको पहिलो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला आँखा कमजोर हुने मानिसले लगाउने चस्माको पावर नाप्ने एकाइ कुन हो आँखा कमजोर हुने मानिसले लगाउने चस्माको पावर नाप्ने एकाइ कुन हो के भन्नुभयो डायोप्टर सोचेर भन्नुहोस् है सोचेर समय छ के गरौँ तपाईँको यो एन्सरलाई हामीले फाइनल मानौँ डाइरेक्टरलाई फाइनल मानौँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाफ सही एन्सर दिनुभएको छ तपाईँको लागि हामीले अर्को प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला आगोदेखि डराउने रोगलाई के भनिन्छ फाइरिया के भन्नुभयो फायरोबिया भन्नुहोस् भन्नुहोस् अलिकति तपाईँको बुझिया छैन अलिकति प्रष्ट एन्सर दिनुहोस् फोबिया हो अझै एकचोटि भन्नुहोस् त रूपेशजी है ए के गरौँ तपाईँको एन्सरलाई हामीले लक गरिदिउँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई रूपेशजी धेरै नजिक पुग्नु भएको थियो भन्न पनि खोज्नु भएको तर अलिकति के भयो तपाईँलाई है फायरोबिया होइन पाएरोफोबिया है तपाईँको लागि हामी अन्तिम प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला प्राचीन कालमा शिक्षण केन्द्रको व्यवस्था सञ्चालन र प्रशासन कोबाट हुन्थ्यो प्राचीन कालमा शिक्षण केन्द्रको व्यवस्था अनि सञ्चालन प्रशासनको बा प्राचीन कालमा शिक्षण केन्द्रको व्यवस्था सञ्चालन र प्रशासनको कोबाट हुन्थ्यो केबाट हुन्थ्यो राज्यबाट के गरौँ तपाईँको एन्सर हामीले लक गरिदिउँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई ला तपाईँको जवाब बिग्रियो त रुपेशजी तपाईँको एन्सर बिग्रियो है यसको सही एन्सर गुरुबाट हो तपाईँले तिनवटा प्रश्नको सही एन्सर दिएर आफ्नो खातामा पनि तिस अङ्क प्राप्त गरिसक्नु भएको छ अन्तिमसम्म सुनेर साथ दिनुहोला तपाईँ पनि विनर लिस्टमा पर्न सक्नुहुनेछ अहिले पनि छुट्टिन्छौँ नमस्ते रुपेश भण्डारी हुनुहुन्थ्यो हामीसँग कुराकानी गर्दै कोही साथी हुनुहुन्छ फेरि पनि मलाई इसारा मिलिराखेको छ को हुनुहुन्छ स्वागत गर्छौँ नमस्ते नमस्ते नमस्कार को बोल्दै हुनुहुन्छ कहाँबाट के भन्नुभयो पिप्ले गडौलीबाट सूर्य मिजार सूर्य मिजार मिजार हजुर सूर्यजी हजुर के गर्नुहुन्छ तपाईँ अहिले केही पनि गरेको छैन त बस बसी बसाउने हो है हजुर अनि तपाईँलाई अर्पण क्विज टाइमको नेम थाहा छ कि नै थाहा छ दाइ थाहा छ है भनेपछि आज कति नम्बर रोज्नुहुन्छ कति कति बाँकी छ हाम्रो बाँकी छ छ नम्बर छ सात नम्बर त्यस्तै गरी चार नम्बर रहेको छ नम्बर छ नम्बर रोज्नुहुन्छ हजुर छ नम्बरमा तपाईँको प्रश्न र यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला रेडियोबाट दिने शिक्षालाई कुन शिक्षा भनिन्छ औपचारिक शिक्षा के भन्नुभयो अनौपचारिक शिक्षा अनौपचारिक शिक्षा के गरौँ तपाईँको एन्सर हामीले फाइनल गरिदिनु फाइनल मान्नुभयो के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सूर्यजी एन्सर दिनुभएको छ तपाईँको लागि हामी दोस्रो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला गणेशलाई के को प्रतीकका रूपमा मानिन्छ गणेशलाई सिद्धि लाभ शुभ सिद्धि लाभ त्यस्तै प्रतीक तपाईँले एउटा एन्सर भन्नुपर्ने हुन्छ ठेट एन्सर दिनुपर्ने हुन्छ तपाईँले गणेशलाई सिद्धिको प्रतीक मानिन्छ सिद्धिको प्रतीक हजुर के गर्नु तपाईँको एन्सरलाई हामीले हुन्छ फाइनल गरिदिनु फाइनल मानौँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई ला तपाईँको जवाब बिग्रियो त सूर्यजी यसको सयन्स शुभकर्ताको रूपमा मानिन्छ तपाईँको लागि हामीले अर्को प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला जैविक विविधताको हिसाबले नेपाल विश्वको कतिौँ स्थानमा पर्दछ नेपाल विश्वको कतिौँ स्थानमा पर्दछ तेह्रौँ के गर्नु तपाईँको एन्सरलाई हामीले फाइनल मानौ के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई तपाईँको जवाब बिग्रियो त सुरेशजी यसको एन्सर प पच्चिसौँ स्थानमा पर्दछ तपाईँको लागि हामीले अर्को प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला जिब्रोको सबैभन्दा भित्री भागले कस्तो स्वाद पाउँछ के भन्नुभयो पिरो पिरो के गरौँ तपाईँको इन्सरलाई हामीले हुन्छ फाइनल गरिदिनु के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई ला तपाईँको जवाब बिग्रियो त सूर्यजी जिब्रोको भित्री भागले चाहिँ तितोको स्वाद थाहा पाउँछ तपाईँको लागि हामी अन्तिम प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला औँलाको हाडलाई अङ्ग्रेजीमा के भनिन्छ के भन्नुभयो के गरौँ तपाईँको एन्सरलाई हामीले फाइनल मानौ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई सही जवाफ दुईवटा प्रश्नको सही एन्सर दिएर तपाईँको खातामा बिस अङ्क प्राप्त भइरहेको छ भइसकेको छ पार्टिसिपेन्टको लागि थ्याङ्क्स आउँदै गर्नुहोला रेडियो अन्तिमसम्म सुनेर साथ दिनुहोला अहिले भने छुट्टिन्छौँ नमस्ते सूर्य मिजर हुनुहुन्थ्यो पिप्ले गडौलीबाट हामी प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडमा छौँ र आज जो विनर हुनुहुनेछ उहाँलाई चाहिँ नारीता एजुकेसन कन्सल्टेन्सीबाट एउटा आकर्षण प्राइज पाउनुहुनेछ गिफ्ट ह्याम्पर पाउनुहुनेछ तपाईँले जापानको ल्याङ्ग्वेज जापानिज ल्याङ्ग्वेज पढ्न चाहनुहुन्छ कहाँ पढ्ने भनेर सोचिरहनु भएको छ खोजिरहनु भएको छ भने तपाईँ जान सक्नुहुन्छ नारिता एजुकेसन कन्सल्टेन्सीमा सौरा चोकमा रहेको छ टिभिएस बाइक सो सोरुम सँगसँगै रहेको छ अब भने हामी प्रोग्रामको अन्तिम अन्तिमतिर पनि आइपुगेका छौँ उताबाट मलाई सङ्केत मिलिराखेको छ कोही एकजना साथीलाई लिन सकिन्छ सकिँदैन भनिरहनु भएको छ ठिकै छ हामी अन्तिम अन्तिमतिर आइपुगेका छौँ र आज राजीव भण्डारी पिठुवाबाट आउनुभएको थियो त्यस्तै सोमबहादुर विक रणपा दसबाट आउनुभएको थियो रूपेश भण्डारी आउनुभएको थियो र अन्तिममा सूर्य मिजर पिपले गडौलीबाट आउनुभएको थियो र सोमबहादुर विक अनि रुपेश भण्डारीजीले अङ्क प्राप्त गर्नुभएको छ र उहाँहरूलाई हामी गोला प्रार्थाबाट विजेता बनाउनु पर्ने हुन्छ र विष्णुजीले उहाँ गोला छानिरहनु भएको छ को विजेता हुनुभयो भनेर तपाईँलाई हामी एकैछिनपछि यो विजेता को हुनुहुनेछ हामी तपाईँलाई त्यो नाम लिएर आउने नै छौँ आज ज जसले हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हामी थ्याङ्क्स भन्न चाहन्छौँ हृदयदेखि नै थ्याङ्क्स भन्न चाहन्छौँ उताबाट नाम देखाइरहनु भएको छ विष्णुजीले को हुनुभयो विनर भनेर आज विनर हुनुभएको छ रुपेश भण्डारीजी बधाई छ रुपेश भण्डारीजीलाई एकचोटि हामी कङ्ग्रेचुलेसन भन्न चाहन्छौँ रुपेश भण्डारी रूपेशजीले अबको एक हप्ताभित्र आफ्नो आइडेन्टिटी कार्डको फोटोकपी सहित रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्जको कार्यालयमा चाहिँ सम्पर्क गर्नुपर्ने हुन्छ पुरस्कार आफ्नो बनाउनका लागि आजको अर्पण क्विज टाइमको यो एपिसोडबाट हामी अब छुट्टिनु पर्छ पक्कै पनि छुट्टिने बेला पनि भइसकेको छ के गर्नुहुन्छ अझै पनि तपाईँसँग बस्ने मन थियो प्रश्नहरू गर्ने मन थियो तपाईँका फोनहरू लिने मन थियो तर समयलाई पनि हामीले बुझ्नुपर्ने हुन्छ आज ज जसले रेडियो सुनेर साथ दिनुभयो इन्टरनेट अनलाइनबाट होस् अथवा प्रत्यक्ष हामीलाई ट्युन गरेर सुन्नुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै थ्याङ्क्स भन्न चाहन्छौँ ज जसले फोन गर्नुभयो लागेन र ज जसले फोन गर्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि साथ दिने टेक्निसियनबाट टेक्निसियन मित्र कन्ट्रोल रुमबाट टेक्निसियन मित्र विष्णुलाई धेरै धेरै धन्यवाद दिँदै अर्पण कुछ टाइमको यो एपिसोडबाट तपाईँको आफ्नै आरजी सुभाष छुटिन्छु नमस्ते रेडियो अर्पण एक से चार थोपलो पांच मेगा हर्ट